एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू Thank you. नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan बाटो पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौं प्रमुख समाचारका शीर्षकहरूबाट सरकारलाई सुझाव दिन गठित चार राजनैतिक दलको उच्च स्तरीय संयन्त्रको संयोजक आजदेखि मालाध्यक्ष खनाललाई ए माओवादीद्वारा प्रस्तावित निर्वाचन कानून परिमार्जन गर्न सरकारलाई सुझाव कंग्रेस र एमालेको भने आयोगले गरेको सिफारिस कायम राख्नुपर्ने अडान ताइवानले फिलिपिनी श्रमिकलाई काममा राख्न रोक लगाउँदै राजदूत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 एकीकृत माओवादीका नेताहरूले भन्दा छिटो निर्वाचन कानून टुङ्ग्याएर निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको अध्यक्ष प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो खकुरेलका अनुसार सबै विषयमा सहमति गरेर मिति तोक्दा ढिलो हुने भएकाले मिति पनि तोक्ने र सहमतिको प्रयास पनि गर्नुपर्ने धारणा माओवादीका नेताहरूले बताएका थिए निर्वाचन आयोगले सिफारिस गरेको निर्वाचन ऐनको मस्यौदामा दलहरूबीच विवाद भएपछि सरकार दलहरूको परामर्शको आधारमा नै गराउने टुङ्गोमा पुग्ने तयारीमा छन् एकीकृत माओवादीले थ्रेसहोल्डले साना दलहरूलाई मर्का पर्ने भन्दै त्यसको प्रावधान हटाउनु र फौजदारी अभियोग लागेकाले उम्मेद्वार बन्न नपाउने विषय नराख्न आग्रह गर्दै आएको छ नेपाली कंग्रेस र एमाले भने आयोगले गरेको सिफारिस कायम राख्नुपर्ने अडान लिएका छन् दलहरूका फरक फरक आएपछि त्यसलाई एक ठाउँमा राखेर सरकारले अध्यादेश तयार गर्ने र राष्ट्रपतिकोमा पठाउने मन्त्री परिषद कार्यालयले जनाएको छ खिलराज रेग्मी नेतृत्वको सरकारलाई सुझाव दिन गठित चार राजनैतिक दलहरूको उच्च स्तरीय संयन्त्रको संयोजक आजदेखि फेरिँदैछ चार दलका शीर्ष नेताले एक एक महिना पाले पालो संयन्त्रको नेतृत्व गर्ने सहमति अनुसार जेठ महिनाभर एमाले अध्यक्ष झरनाथ खनालले संयन्त्रको नेतृत्व गर्नेछन् यसअघि चैत्र महिनामा ए माओवादी अध्यक्ष प्रचण्ड र वैशाख महिनामा नेपाली कंग्रेसका सभापति सुशील कोइरलाले संयन्त्रको नेतृत्व गरेका थिए खनालपछि मधेसी मोर्चाका नेता विजय कुमार गक्षधारले संयन्त्रको नेतृत्व गर्नेछन् छन् संयन्त्रको कुनै कानूनी हैसियत नभए पनि व्यावहारिक रूपमा चार दलले संयन्त्रको सुझावलाई रेग्मी नेतृत्वको सरकारले मान्दै आएको छ नेकपा माओवादी सहित तेत्तीस दलीय मोर्चाले आजदेखि मेची महाकाली यात्रा शुरू गर्ने भएका छन् वर्तमान सरकारको विरोधमा रहेको तेत्तीस दलीय मोर्चाले आन्दोलनलाई राष्ट्रियतासँगै जोडेर लैजाने र वर्तमान सरकारको विरोधको आन्दोलनको रूपमा लिएका छन् आज अभियानको पूर्व मेचीबाट माओवादीका अन्य नेताले उद्घाटन गर्दैछन् भने पश्चिमको कञ्चनपुरको महाकाली स्थित गड्डा चौकीबाट नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले उद्घाटन गर्नुहुनेछ मेची र कालीबाट शुरू भएको यात्रा जेठ चौध गते काठमाडौँ पुगे आमसभामा परिणत हुनेछ प्रजनन प्रक्रियाका लागि आउने ग्रीष्मकालीन चराहरू नेपाल भित्रिएका छन् हिउँदमा उत्तरी क्षेत्रबाट जाडो छलाउने चरा फर्किए लगत्तै भूमध्य रेखा आसपासको क्षेत्रबाट नेपालमा चरा भित्रिएका हुन् यो बेला झण्डै पैंतालिस प्रजातिका चरा नेपाल आउने चराविद डाक्टर हेमसागर बरालले बताउनुभयो प्रजनन प्रक्रिया सजिलो हुने आहाराको समस्या नहुने आफूसँग प्रतिस्पर्धी चरा कम हुने र वासस्थान पनि सुरक्षित हुने भएकाले आउँदो असोज महिनासम्म यी चरा यति बस्ने गर्छन् यसरी आउने मध्ये अन्तिम समयमा हुने जुरे कोइली प्रजातिको चरा पनि नेपाल आइपुगेको बरालले बताउनुभयो कोइलीका अरू प्रजातिले पनि अरू चराका गुणमा फूल पारिसकेका छन् कोइली प्रजातिको चराले अरूको गुणमा फूल पार्ने गर्दछ भूमध्य रेखा आसपासको क्षेत्रमा दिन र रात लगभग बराबर हुने भएकाले यो समयमा दिन लामो हुने उत्तरी क्षेत्रमा चराहरू बसाइ सर्ने गरेका छन् हिउँदमा भने साइबेरियाबाट जाडो छल्नको लागि एक सय पचास प्रजातिका चराहरू नेपाल आउने गरेका छन् कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मलको अभाव नभएको प्रश्न पारेको छ देशका विभिन्न ठाउँमा किसानले मल नपाएको गुनासो गरेको बेला कम्पनीले पर्याप्त मौजात रहेको र बिक्री वितरण सहज रूपमा भइरहेको दावी गरेको हो देशभरका गोदाममा युरिया डिएपी र पोटास मलको मौजात पैंतालिस हजार मेट्रिक टन रहेको र आवश्यकता अनुसार बिक्री वितरण भइरहेकाले समस्या नरहेको कम्पनीले जनाएको छ चालु आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा एक लाख उन्नाइस हजार सात सय पच्चिस मेट्रिक टन अर्थात् तेइस लाख चौरानब्बे हजार पाँच सय बोरा मल बिक्री वितरण भइसकेको छ अहिले लगाइएको र आउँदो सिजनमा लगाइने मकै धान र घुँ बालीका लागि पन्ध्र हजार मेट्रिक टन युरिया ल्याउने तयारी भएको र थप तीस हजार मेट्रिक टन युरिया र पन्ध्र हजार मेट्रिक टन डिएपी खरिद भई छिट्टै आइपुग्ने कम्पनीले जनाएको छ भारतबाट स्वीकृत कोटा मध्ये पन्ध्र हजार मेट्रिक टन डिएपी र दस हजार मेट्रिक टन युरिया मल यसै वर्षमा खरिद गर्ने तथा आउँदो आर्थिक वर्षमा स्वीकृत हुने अनुदान रकमबाट आवश्यकता अनुसार आयात गरी धान र गहुँ बालीसम्म पर्याप्त मलको व्यवस्था गरिने कम्पनीको प्रतिबद्धता छ नारायणगढको नारायणी नदी किनारमा निर्माण गरिएको विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको मूर्ति आज एक कार्यक्रमका बीच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 बुधबारसम्म फिलिपिन्सबाट चित्त बुझ्दो जवाफ नआए प्रतिबन्ध लगाउने चेतावनी समेत दिएको छ आफ्ना नागरिकलाई फिलिपिन्सको भ्रमण गर्न रोक लगाउने सबै प्रकारका उच्च स्तरीय विनिमय र विवादित क्षेत्रमा सैन्य गर्ने ताइवानको तयारी जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् अब खेल समाचार इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछ बरान्न सुब चार बजेपछि हुने पहिलो खेलमा कोलकाता नाइट राइडर्स र पुणे वारियर्स बीच प्रतिस्पर्धा हुनेछ सम्मान चौध खेल खेलेको कोलकाता सातौं तथा पुणे पुछारमा छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा मुम्बई इण्डियन्स र राजस्थान रोयल्स भिड्नेछन् सम्मान चौध खेल खेलबाट बीस अङ्क जोडेको मुम्बई दोस्रो तथा नेट रन रेटमा पछि पर्दै राजस्थान तेस्रो स्थानमा छ यसअघि गैराती भएको खेलमा चेन्नई सुपर किङ्सले दिल्ली डेयर डेडेभिसलाई तेत्तिस रनले हराएको छ सरकारलाई सुझाव दिन गठित चार राजनैतिक दलको उच्च स्तरीय संयन्त्रको संयोजक आजदेखि एमाले अध्यक्ष खनाललाई ए माओवादीद्वारा प्रस्तावित निर्वाचन कानून परिमार्जन गर्न सरकारलाई सुझाव कंग्रेस एमाले भने आयोगले गरेको सिफारिस कायम राख्नुपर्ने अडान ताइवानले फिलिपिनी श्रमिकलाई काममा राख्न रोक लगाउने राजद फिर्ता बोलायो र आइपिएल क्रिकेटमा आज कोलकाता र पुणे तथा मुम्बई र राजस्थान फिर्दै चेन्नई फेरि शीर्ष स्थानमा हवस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल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 mobile अन्ठानब्बे चार पचास त्रिसठी सात सय अडसठी पुनश्च हाम्रो पसल पुरानो ठाउँबाट सौगात फोटो स्टुडियोको ठिक अगाडि सरेको सहरर्ष जानकारी गराउँदछौँ टाइल्स सेनेटरी एवं बाथरुम फिटिङका सामान